अनि म चाहिँ हुन्छ नि कामबाट पुरै लास्टै सिकमा थिएँ क्या मैले काम के टोइलेटमा हुन्छ नि मास्टर बेड गरेको थिएँ क्या फिङ्गरिङ गरेको थिएँ फोन हेर्दै अनि एकदमै सिक भइरहेको थियो त्यो दिन चाहिँ खोइ किन किन क्या बिहान उठेबाट नि एकदमै सिकमा थिएँ म त्यसपछि अनि स्टेसनमा पुगेँ होइन अनि बोय नि म यस्तो सिक भएको छु भने क्या मैले बोय फ्रेन्डलाई अनि के गर्ने गर्ने के गर्ने त के गर्ने गर्ने भनौँ त्यसपछि अनि जाउँ न त पब्लिक टोइलेटमै हान्थ्यौँ भनेर भनौँ नि अनि मैले पनि हुन्छ भनेर अनि बिस्तारै भोटेको टोइलेट गयौँ होइन अनि भोटेको टोइलेट गयो अनि गएर अनि उसले मलाई अनि हुन्छ नि पुरै एकदमै सिक झन् मलाई पुरै पछाडिबाट च्याप्प समातेर हुन्छ नि भित्तामा तसाएर एकदमै हुन्छ नि पछाडिबाट पुसहरू हुन्छ समातेर दुधको मुन्टाहरू बिस्तारै चलाउन थाल्यो त्यसपछि त म त हर्ने मान्छे झन् हुन्छ नि पुरै हर्ने भयो क्या अनि पछाडि हुन्छ नि कस्तो के अनि भित्तामा टसाएर उसले मलाई नि तपि घोप्टो पारेर अनि बिस्तारै पछाडिबाट सक गर्न थाल्यो मेरो खुसी लिक गर्न थाल्यो थु थु गर्दै लिक गऱ्यो होइन म त झनै हर्ने भएँ अनि म झनै हर्ने भएको थिएँ अनि मैले नि उसको टिक हुन्छ नि ग्याग गरेँ पुरै हुन्छ नि घाँटीसम्म रुद्र घन्टीसम्म पुग्ने गरी सक गरेँ मैले नि उसको टिक अनि पनि पुरा हर्ने भइसकेको अनि फुपूले मलाई पछाडि राखेर पछाडिबाट पुरै कपाल तानेर होइन कपाल तानेर कपाल तानेर उसले मलाई पछाडिबाट बिस्तारै सिक्स हान्न थाल्यो क्या हान्न थाल्यो हान्दा हान्दै पुरै रफ गरी उचालेर घरि पछाडि घोप्टो पारेर घरि हुन्छ नि सिङ्कमा राखेर हान्न थाल्यो एकदमै रफ पारामा हुन्छ नि एकदमै पिटी पिटी हान्न थाल्नु हान्न थाल्नु अनि त्यसपछि अनि हुन्छ नि त्यो कराउँदाखेरि चाहिँ पब्लिक टोइलेटमा सबैले सुन्छ भनेर अनि म चाहिँ एकदमै कराइरहेको थिएँ क्या एकदमै सिङमा थिएँ नि त अनि उसले मेरो मुख बन्द गर्दै घाँटी समात्दै पुरै रफ पारामा दिएको थियो होइन त्यही हो पब्लिक टोइलेटको एक्सपिरियन्स चाहिँ कस्तो छ एक्सपिरियन्स कि brother almost there, almost. Okay. Hello, Ram. Hello, Ram, brother. Hello, Ram, one. Hello, Ram, two. पछि म चाहिँ हुन्छ नि कामबाट पुरै लास्टै सिकमा थिएँ क्या मैले काम के टोइलेटमा हुन्छ नि मास्टर बेट गरेको थिएँ क्या फिङ्गरिङ गरेको थिएँ पन हेर्दै अनि एकदमै सिक भइरहेको थियो त्यो दिन चाहिँ खोइ किन किन क्या बिहान उठेबाट नि एकदमै सिकमा थिएँ म त्यसपछि अनि स्टेसनमा पुगेँ होइन अनि बोय नि म यस्तो सिक भएको छु भने क्या मैले बोय फ्रेन्डलाई के गर्ने गर्ने के गर्ने त के गर्ने गर्ने भनौँ त्यसपछि अनि जाउँ न त पब्लिक टोइलेटमै हान्थ्यौँ भनेर भनौँ अनि मैले नि हुन्छ भनेर अनि बिस्तारै पब्लिक टोइलेट गयौँ होइन अनि अनुभवले नै गयो अनि गएर नि उसले मलाई हुन्छ नि पुरै एकदमै सिक्छन् मलाई पुरै पछाडिबाट छ्याप समातेर हुन्छ नि भित्तामा तसाएर एकदमै हुन्छ नि पछाडिबाट पुसहरू हुन्छ समातेर दुधको मुन्टाहरू बिस्तारै चलाउन थाल्यो त्यसपछि त म त हर्ने मान्छे झन् हुन्छ नि पुरै हर्ने भयो क्या अनि पछाडि हुन्छ नि कस्तो के भन्नु भित्तामा टसाएर उसले मलाई नि त घोप्टो पारेर अनि बिस्तारै पछाडिबाट सक गर्न थाल्यो मेरो खुसी लिक गर्न थाल्यो थु थु गर्दै लिक गऱ्यो होइन म त झनै हर्ने भएँ अनि म झनै हर्ने भएको थिएँ अनि मैले नि उसको टिक हुन्छ नि ग्याग गरेँ पुरै हुन्छ नि घाँटीसम्म रुद्र घन्टीसम्म पुग्ने गरी सक गरेँ मैले नि उसको टिक अनि पनि पुरा हर्ने भइसकेको छ अनि पपुले मलाई पछाडि राखेर पछाडिबाट पुरै कपाल तानेर होइन कपाल तानेर कपाल तानेर उसले मलाई पछाडिबाट बिस्तारै सिक्स हान्न थाल्यो क्या हान्न थाल्यो हान्दा हान्दै पुरै रफ गरी उचालेर घरि पछाडि गोप्टो पारेर घरि हुन्छ नि सिङ्कमा राखेर हान्न थाल्यो एकदमै रफ पारामा हुन्छ नि एकदमै पिटी पिटी हान्न थाल्नु हान्न थाल्नु अनि त्यसपछि अनि हुन्छ नि त्यो कराउँदाखेरि चाहिँ पब्लिक टोइलेटमा सबैले सुन्छ भनेर अनि म चाहिँ एकदमै कराइरहेको थिएँ क्या एकदमै सिङमा थिएँ नि त अनि खुल्ले उसले मेरो मुख बन्द गर्दै घाँटी समात्दै पुरै रफ पारामा दिएको थियो होइन त्यही हो पब्लिक टोइलेटको एक्सपिरियन्स चाहिँ Almost there, almost. Hello, Ram. Hello, Ram, brother. Hello, Ram, one. Hello, Ram, two. पछि म चाहिँ हुन्छ नि कामबाट पुरै लास्टै सिकमा थिएँ क्या मैले काम के टोइलेटमा हुन्छ नि मास्टरबेट गरेको थिएँ क्या फिङ्गरिङ गरेको थिएँ हेर्दै अनि एकदमै सिक भइरहेको थियो त्यो दिन चाहिँ खोइ किन किन क्या बिहान उठेबाट नि एकदमै सिकमा थिएँ म त्यसपछि अनि स्टेसनमा पुगेँ होइन